बन्द गरेको हो अवकाश पाएका शिक्षिकाहरूले आफूलाई मनोमानी ढङ्गले अवकाश दिएको भन्दै आन्दोलन गर्दै आएका थिए अवकाश प्राप्त शिक्षिकाहरूको सङ्घर्ष समितिले बिना शर्त पुनर्बहाली नहुँदासम्म विद्यालय बन्द गर्ने समितिका संयोजक मिरा रिमालले जानकारी दिनुभयो विद्यालयमा आर्थिक हिनामिना भएको आरोप लगाउँदै पारदर्शिताको माग गर्ने शिक्षकहरूलाई आर्थिक अभावको कारण अवकाश दिएको उहाँले आरोप लगाउनुभयो विद्यालयले विद्यार्थीहरूबाट उठाएको शुल्क शिक्षा कार्यालयको अनुदान व्यावसायिक भवनबाट उठ्ने रकमको पारदर्शिता देखाउन सकेको छैन उहाँले भन्नुभयो प्रशासनले आफूहरूलाई खाली भवन बनिरहेको भन्दै देखाइरहेको छ त्यसमा पनि अनियमितता भएको शङ्का छ आफूहरूलाई राजनैतिक पूर्वाग्रहले अवकाश दिएको समेत उहाँको आरोप थियो विद्यालयको आय स्रोत हुँदाहुँदै पनि आफूहरूलाई पूर्वाग्रह राखी अवकाश दियो संयोजक रिमालले भन्नुभयो आफूहरूलाई बिना शर्त पुनर्बहाली नगरिए जुनसुकै आन्दोलनका कार्यक्रम बनाउन तयार छौँ पुनर्बहालीका लागि अदालतसम्म जाने उहाँले बताउनुभयो यता विद्यालयका निमित्त प्रधानाध्यापक हिरामान श्रेष्ठले आर्थिक अवस्थाका कारण शिक्षकहरूलाई अवकाश दिनु परेको बताउनु भएको छ मदन आश्रितको सम्झनामा भोलि शुक्रबार दासढुङ्गामा स्मृति सभा हुने भएको छ स्मृति सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल आउनुहुने भएको छ नेकपा एमाले चितवनले स्मृति सभासहित नेता मदन भण्डारी र जीवराज आश्रितको बिसौँ स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ बुधबार पार्टीले कार्यालयमा पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिएको हो पार्टीले भोलि तिन गते पार्टी कार्यालयबाट दासढुङ्गासम्म मोटरसाइकल र्याली गर्ने भएको छ र्यालीपछि आयोजना गरिने स्मृति सभामा नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम छ त्यस्तै तिन गते भोलि नै दिउँसो नेता नेपालले पटियानीमा निर्मित मनमोहन स्मृति भवनको शिलान्यास गर्नुहुने भएको छ जेठ चार गते सङ्चित चितवनको आयोजनामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएको छ जेठ पाँच गते गुन्जनगर गाउँ कमिटीको आयोजनामा मदन भण्डारीको सप्राप्त गरेको स्थान गाजापुरमा श्रद्धाञ्जली सभा हुने भएको छ पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको जीव दुर्घटनामा विक्रमसम्म दुई हजार पचास साल जेठ तिन गते निधन भएको थियो यसबीच मदन आश्रितको सम्झनामा युवा सङ्घ चितवनको आयोजनामा खैरहनीमा रक्तदान कार्यक्रम बुधबार सम्पन्न भएको छ कार्यक्रममा जनाले रक्तदान गरेका थिए त्यस्तै अनि राष्ट्रभ्यू सप्तगण्डकी क्याम्पस कमिटीको आयोजनामा बुधबार अखिल साँझ सम्पन्न भएको छ नेकपा एमाले चितवनले जनताको घर घरमा एमाले कार्यक्रम निकै प्रभावकारी भइरहेको बताएको छ पार्टीका चितवन अध्यक्ष जगन्नाथ थपलियाले छत्तिसवटै गाविस र सत्ताइस नगर ओडाहरूमा घर घरमा पुगेर जनतासँग गुनासो सङ्कलन र भलाकुसारी गर्ने काम जारी रहेको बताउनुभयो यसैबीच नेकपा एमालेको घर घरमा एमाले अभियान अन्तर्गत पूर्वी चितवनको बछेलमा पनि घर दैलो अभियान गरिएको छ घर दैलो कार्यक्रममा नेकपा एमाले बछेली गाउँ कमिटी क्षेत्रीय कमिटी र जिल्ला कमिटीका सदस्यसहित एक सय एकजना को टोली सहभागी थिए टोलीले घर घरमा पुगेर नेकपा एमालेको सिद्धान्त पार्टीले तय गरेको कार्यदिशा तथा जनताको समस्याका बारेमा भलाकुसारी गर्ने गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य राजराम रेग्मीले जानकारी दिनुभयो वैशाख अठाइस गतेबाट सुरु गरेको अभियान अन्तर्गत अहिलेसम्म एकदेखि सातसम्मका वडाहरूमा घर दैलो गरिसकेको क्षेत्रीय कमिटीका पूर्व सदस्य लोकराज भूषालले जानकारी दिनुभयो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले कङ्ग्रेसको सिद्धान्त अपराजय हुँदाहुँदै पनि विगतको चुनावमा कङ्ग्रेस पराजय हुनुमा प्राविधिक त्रुटि रहेको बताउनु भएको छ नेपाली कङ्ग्रेसको बुधबारबाट सुरु भएको एकमय चुनावी अभियानको पहिलो दिन कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीभित्रको प्राविधिक त्रुटि सच्याएर अगाडि बढे आगामी संविधान सभाको निर्वाचनमा कङ्ग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभयो लोकतान्त्रिक पद्धतिको विकल्प लोकतान्त्रिक पद्धति नै भएको चर्चा गर्दै उहाँले यसको संस्थागत विकासका लागि चुनाव अपरिहार्य भएको बताउनुभयो कार्यक्रम नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा कङ्ग्रेसका शुभेच्छक तथा बुद्धिजीवीहरूले कङ्ग्रेसलाई आगामी चुनावमा बलियो बनाउनका लागि आवश्यक रणनीतिको बारेमा सुझाव दिएका थिए दुधमा उचित मूल्यको अभाव र कच्चा पदार्थको मूल्य वृद्धिका कारण दुध व्यवसाय सञ्चालनमा कृषकलाई समस्या परेको छ दाना चोकरको अत्याधिक मूल्य बढे पनि सो अनुपातमा दुधको मूल्य नबढेको भन्दै चितवनका कृषकले चिन्ता प्रकट गरेका छन् यस्तै अवस्था भए केही वर्षभित्र गाई फार्महरू बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने विगत लामो समयदेखि चितवनको गुन्जानगरमा गाई र भैँसी पालनमा सक्रिय कृषक कुलायनन्द अधिकारीले बताउनुभयो मूल्य वृद्धि र कामदारको अभावका कारण यहाँका केही फर्म बन्द भइसकेका छन् र अब केही वर्षमा धेरै फर्म बन्द हुन्छन् उहाँले भन्नुभयो अब सरकारी सहयोग अत्यावश्यक भइसकेको छ सरकारले कृषकहरूलाई आवश्यक सहुलियत र विभिन्न कच्चा पदार्थमा सहयोग नदिए गाई पालनको अवस्था नाजुक बन्ने अधिकारीले गाई फार्मका सं अधिकारी गाई फर्मका संरक्षक होमराज रेग्मी बताउनुहुन्छ अधिकारीको गाई फर्ममा अहिले अडतिस गाई र आठवटा भैँसी रहेका छन् जसमा गाई र भैँसी गरेर एक्काइसवटाले दुध दिने गरेको उहाँले बताउनुभयो करिब दुई सय पचास लिटर दुध उत्पादन भए पनि कतैबाट सहयोग नपाएको र कक्षा पदार्थमा मूल्य वृद्धि हुनु तर दुधको मूल्य स्थिर हुँदा घाटा बेहोर्नु परेको उहाँले बताउनु भएको छ नारायणी नदी किनारमा निर्माण गरेको भगवान गौतम बुद्धको मूर्ति बुधबार अनावरण गरिएको छ नानगढका व्यवसायिक ज्ञानेन्द्रमान साकीले आफ्ना बाबा लोकमान साकेको स्मृतिमा निर्माण गर्नुभएको मूर्तिको उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीले अनावरण गर्नुभएको हो कार्यक्रममा मूर्ति निर्माता साकीले मुलुकमा अशान्ति बढ्दै जाँदा बुद्धको उपदेशको औचित्य अझ बढ्दै गएको भन्दै मूर्ति निर्माण गर्न उत्प्रेरणा मिलेको बताउनुभयो उहाँले आगामी दिनमा ओजेलमा परेका नारायणी किनारको बुद्ध पार्कलाई व्यवस्थित गर्ने योजना रहेको समेत बताउनुभयो पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिले आफ्नो सेवा क्षेत्रका पन्ध्रजना विपन्न सदस्य का परिवारलाई बुधबार निशुल्क बाख्रा वितरण गरेको छ जिल्ला वन समन्वय समिति चितवन र उपभोक्ता समितिको सहकार्यमा आय आर्जन वृद्धिका लागि बाख्रा वितरण गरिएको सामुदायिक वनका सचिव रामहरि अधिकारीले जानकारी दिनुभयो उपभोक्ता समितिका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन समन्वय समितिका एमबहादुर भुजेल सचिव रामहरि अधिकारी पूर्व अध्यक्ष कृष्ण सापकोटा लगायतले बोल्दै आफ्ना उपभोक्ता सदस्यको आर्थिक अवस्था सुधार गर्न उपभोक्ता समितिले आय आर्जन कार्यक्रम सञ्चालन गर्दै आएको र यसले निरन्तरता पाउने बताउनुभयो माडी क्षेत्रका चार गाविसमा एकीकृत जनस्वास्थ्य अभियान सुरु भएको छ जनताको घर दैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अभियान थालिएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिंह सिंह गोदारले बताउनुभयो चार गाविस गर्दी बगोडा कल्याणपुर र अयोध्यापुरीमा पाँचवटा केन्द्र बनाई सेवा सुरु गरेको जनस्वास्थ्य निरीक्षक जीवन श्रेष्ठले बताउनुभयो अभियानमा विभिन्न रोगको उपचार र रोग लाग्नबाट बस्नका लागि प्रचारात्मक कार्यक्रम गर्ने उहाँको भनाइ छ अभियानमा विशेषज्ञ सेवा पनि उपलब्ध हुने श्रेष्ठले बताउनुभयो यसैबीच चितवनमा सप्ताहव्यापी पोषण कार्यक्रम सुरु भएको छ जेठ एक गतेबाट सात गतेसम्म कार्यक्रम मनाइने संयोजक दुर्गा दत्त चापागाईले बताउनुभयो पोषण कार्यक्रम अन्तर्गत जोका नियन्त्रण शारीरिक परीक्षण र दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ रत्नगरमा हिजोबाट घुम्ते शिविर सुरु भएको छ रत्नगर नगरपालिकामा तिनवटा केन्द्र बनाएर नौ दिनसम्म चल्ने शिविरमा हिजो उनातिसजनाले नागरिकता लिएका छन् भने चौवालिसजनाले मतदाता नावलीमा नाम दर्ता गराएका छन् रत्नगर नगरपालिकालाई मात्र केन्द्रित गरी सञ्चालन गरेको शिविरबाट नागरिकता र फोटोसहितको मतदाता नावली सङ्कलनको काम गर्ने जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णुभक्त पौडेलले जानकारी दिनुभयो ट्रेड युनियन कङ्ग्रेस चितवनको नवनिर्वाचित कार्य समितिलाई बुधबार पदस्थापन गरिएको छ भरतपुरमा आयोजित एक कार्यक्रमको बीच नयाँ कार्य समितिलाई पदस्थापन गरिएको हो ट्रेड युनियन कङ्ग्रेस चितवनको गत शनिबार सम्पन्न अधिवेशनले लक्ष्मण भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो पदस्थापन कार्यक्रममा ट्रेड युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुबर महासचिव अच्युत राज पाण्डे निर्वाचन समितिका संयोजक नन्दुराम महतो केन्द्रीय निर्वाचन समितिका सदस्य गोविन्द सिग्दे लगायतले बोल्नु भएको थियो सद्भावना पार्टीका केन्द्रीय नेता सहित कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय चितवनमा आमरण अनसनमा बसेका छन् यसअघि सुरु गरेको रिले अनसनमा आफहरूको मागमा सुनवाई नभएको भन्दै उनीहरूले आमरण अनसन थालेका हुन् संविधान सभा निर्वाचनको मिति घोषणा हुनुपर्ने मङ्सिरमै चुनावको मिति तय गर्नुपर्ने किसानलाई सहुलियत दिनुपर्ने लोडसेडिङ मुक्त देश बनाउनु पर्ने र विकासलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने लगायत माग राखेर उनीहरू आमरण अनसनमा बसेका हुन् आफूहरूले बाह्र बुधे माग राखेको र माग पूरा नभएसम्म अनसन गरिरहने पूर्व मन्त्री राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीका केन्द्रीय सदस्य अर्जुन उप्रेतीले जानकारी दिनुभयो दुई दिनदेखि जारी अनसनमा केन्द्रीय सदस्य इन्दु सुवेदी जनार्दन घिमिरे जीवन चौधरी लगायत रहेका छन् सर्वोच्च अदालतको आदेशका आधारमा निर्वाचन क्षेत्रको पुनर्निर्धारण गर्नुपर्ने माग समेत आफरको रहेको उप्रेतीले बताउनुभयो मालपोत कार्यालय चितवनले आफ्नो सेवामा सदाचारिता उत्तरदायित्व र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ भ्रष्टाचार विरुद्ध अभियानसित उहाँले सञ्चालन गरेको परियोजना अन्तर्गतको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै कार्यालय प्रमुख घनश्याम उपाध्यायले सेवाग्राहीलाई सहज र सरल ढङ्गबाट सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले चितवनमा भ्रष्टाचार नियन्त्रणका लागि सेवा प्रदायक संस्थाहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सचिव नीलकण्ठ ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो यसअघि यस्तै प्रकृतिका सम्झौतामा जीविसका पदाधिकारीले पनि हस्ताक्षर गरेका छन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले कङ्ग्रेसलाई लार्बा र एमालेलाई झुसिल किराको सङ्ख्या